यति बेला आधुनिक यात्राको श्रृङ्खला सुन्दै हुनुहुन्छ आधुनिक यात्राको श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा स्ट्युन गरेर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ र कार्यक्रम आधुनिक यात्राको आजको यो श्रृङ्खलालाई सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित आवाज जुन नेपाली सुगम सङ्गीतको फाटमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको छ नरेन्द्र प्यासी यति बेला तपाईँको माझमा उनै कर्णप्रिय स्वरका धनी गायक नरेन्द्र प्यासीको सुमधुर स्वरले सजिएको एउटा आवाज निकै नै मर्मस्पर्शी आवाज तपाईँको लागि राख्न चाहन्छु सुने तिम्रो खुसी त्यति थियो अरे त्यसैले म आइन तिमीलाई दुःख दिए हुने तिम्रो खुसी त्यतै थियो रे त्यसैले म आइन तिमीलाई दुःख दिएन त्यसैले म आइन तिमीलाई दुःख दिएन सुने तिम्रो म आएन तिमीलाई दुःख दिन त्यसैले म आएन तिमीलाई दुःख दिन गर्थ्यौ तिमी बिना म त हुन्छु आधा हो भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा दिन दिन्छु भन्दा गयो र बाधा देखे तिम्रो माया फेरि छ क्यारे त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन सताउँछ तिम्रै यादले मलाई रात सताउँछ तिम्रै यादले मलाई रात दिन जति टाढा गए पनि तिमलाई म भुल्दिन तर तिम्रो रोजाए उतै भयो क्यारे त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन सुने तिम्रो खुसी त्यसैले म आएन तिमीलाई दुःख दिन त्यसैले म आएन तिमीलाई दुःख दिन त्यही थियो अरे त्यसैले म आइन तिमीलाई दुःख दिन निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र आधुनिक यात्राको श्रृङ्खलामा रहेर हामी यस्तै यस्तै गीत सङ्गीत तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीत सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ जुन गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँलाई पनि छोएको हुन्छ जुन गीत सङ्गीतसँग तपाईँ निकै नै नजिक हुनुहुन्छ अझ भनौँ जुन गीत सङ्गीतलाई तपाईँ सधैँ गुनगुनाइरहनुहुन्छ तिनै गीत सङ्गीतहरू आधुनिक यात्राको यस यो श्रृङ्खलामा हामी तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि यस्तै मर्मस्पर्शी आवाजहरू नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका हालसालै बजारमा आएका तपाईँले मन पराउनु भएका सबै खाले गीत सङ्गीतलाई लिएर उपस्थित भएको छु र यति बेला फेरि पनि आधुनिक यात्रामा अर्को एउटा सुमधुर आवाज नै तपाईँको माझमा राख्न चाहन्छु कस्तो पन्तले भर्खरै बजार मिलेर आउनु भएको छ यो गीत जुन गीत तपाईँलाई निकै नै मनपर्छ यति बेला आधुनिक यात्राको श्रृङ्खलामा राख्न चाहन्छु निकै नै सुमधुर स्वर्की धनी गायिका सञ्जीवनीको स्वरमा मिठो कुरा फोनमै गर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुन कुनाबाट सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर निकै नै सुमधुर आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ त्यसो त आधुनिक यात्राको श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार विशेष गरी यी तिन दिनमा तपाईँको माझमा सबै खाले गीत सङ्गीतहरू राख्छौँ कहिले पुराना पुराना आवाजहरू तपाईँले सुन्नुहुन्छ कहिले नयाँ पुराना आवाज कहिले नयाँ नयाँ आवाजहरू तपाईँको माझमा राख्दै आइराखेका छौँ र आज मैले नेपाली सुगम सङ्गीतको क्षेत्रमा तपाईँले निकै नै माया गर्नुभएको निकै नै मन पराउनु भएको भर्खरै बजारमा आएका तपाईँले अत्यधिक रुचाउनुभएका तिनै सदाबहार गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेको छु र प्रस्तुत पनि गरिराखेको छु यति बेला फेरि पनि अर्को एउटा आवाज नै तपाईँको माझमा राख्नुपर्छ कि जस्तो लागिराखेको छ जे होस् निकै नै मर्मस्पर्शी छ आवाज तपाईँलाई पक्कै पनि मनपर्छ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा तपाईँको माझमा राख्न चाहन्छु काठमाडौँ छुट्टै हेर्दा हेर्दै उडिहाले म याद आयो आफ्नै देशको याद आयो आफ्नै गाउँको धेरै टाढा पुगिहाले म काठमाडौँ छूटो है दर्द विदेशी नमन तेरा बाधे तमा पर माँ न विदेशी तेरा बाधे तमा पर जति दुख गर्दा परे अभाव में मरे माँ जन्मभूमि छूट साथी भाई छूटे बंधु छूटो है दहे पनि सधैँ ठक्कर मात्र पाउँछु म जहाँ पुगे पनि सधैँ ठक्कर मात्र पाउँछु म थाहा छैन अब फेरि कहिले फर्किन्छु म लेख बेसी छुटो उतै खुसी छुट्यो याद आयो माया मायालुको याद आयो माया मायालुको धेरै टाढा हाले काठमाडौँ छुट्यो हेर्दा हेर काठमाडौँ छुट्यो हेर्दा हेर्दै निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्रा को श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र आधुनिक यात्रामा रहेर यस्तै सुमधुर मर्मस्पर्शी गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ कहीँ न कहीँबाट यी गीत सङ्गीतले तपाईँ हाम्रो भावनालाई बोलेको छ तपाईँ हाम्रो वास्तविकतालाई बोलेको छ त्यसैले पनि तपाईँ हामी यी गीत सङ्गीतसँग नजिक रहन्छौँ त्यसमा पनि आधुनिक गीत सङ्गीतसँग तपाईँ निकै नै नजिक रहनुहुन्छ निकै नै नजिक हुनुहुन्छ किनकि यिनै गीत सङ्गीतले त वास्तवमै तपाईँको वास्तविकता तपाईँको भावना तपाईँको कल्पना सबै कुरा बोलेको हुन्छ जे होस् गीत सङ्गीतलाई माया गर्नुहोस् सबै खाले गीत सङ्गीतलाई माया गर्नुहोस् नयाँ नयाँ गीत सङ्गीत मात्रै तपाईँले सुन्दाखेरि पुराना पुराना गीत सङ्गीतलाई अलिकति पछाडि पार्नुभएको हो कि जस्तो पनि लाग्छ सबै गीत सङ्गीतलाई सुन्नुहोस् नयाँ पुराना सबै खाले गीत सङ्गीतलाई माया गर्न जानियो भने पक्कै पनि नेपाली गीत सङ्गीतको संरक्षण हुने नै छ र यति बेला आधुनिक यात्राको श्रृङ्खलामा हामी रहिराखेका छौँ र यस्तै सुमधुर आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा आवाजले तपाईँको माझमा राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा नेपाली गजल गायनको क्षेत्रमा निकै नै चर्चित बनिसक्नु भएको छ आफूलाई अग्रपङ्क्तिमा राख्न सफल भइसक्नु भएको छ गायक शिव शिव परियार यति बेला उनै चर्चित निकै नै सुमधुर स्वरका धनी गायक शिव परियारको सुमधुर स्वरमा सजिएको एउटा निकै नै चर्चित आवाज तपाईँको माझमा राख्न चाहन्छु सबैले मलाई घृणा गरे पनि तिमीलाई वाहा वाहा गर पनि ईश्वर तिम्रो दाहिने परुन् देव्रे मेरो भए पनि ईश्वर मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरून् निकै नै यहाँ सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आफ्नो मान्छेको आफ्नो मायालुको भलाइ सबैले चाहन्छन् चाहे आफूलाई जति नै चोट किन नपरोस् आफ्नो मान्छेलाई केही नहोस् त्यो सबैको चाहना हुन्छ र यो गीतमा पनि सायद यस्तै यस्तै भन्न खोजिएको हो कि जस्तो लागिरहेको थियो आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ यस्तै सुमधुर आवाजहरू तपाईँको माझमा राख्ने क्रममा हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइसकेका छौँ अझै पनि राख्ने रहर त थियो तर आजको लागि भने अब कार्यक्रमबाट बिदा माग्नुपर्छ जेलसम्म तपाईँले आधुनिक यात्राको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ साथी यस्तो हो कि जातै नहुने हो मलाई मात्र यस्तो हो कि विरतिको जातै नहुने कति छाती चिरिँदैन पहिरो जाँदा पहाडमा यति छाती चिरिँदैन पहिरो जाँदा पहाडमा भोक छैन निन्द्रा छैन भोक छैन निन्द्रा छैन निर्मोहीको सम्झनामा मुटुमा झिउ पर्यो केले मात्र से किरणे मुटुमा झिउ पर्यो केले मात्र से किरणे मलाई मात्र यस्तो हो कि कुदरतीको जातै नहुने हो मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने थे बोलाएथे की कि पापिनीले थे बोलाएथे बुझिन कि नीले सिरानी तो पलटाए थे सिरानी त पलटाए थे छ कि सपनीले उडी जाउँ पङ्ख छैन उडी बसु जोगै जाने उडी जाउँ पङ्ख छैन उडी बसु जोगै जाने मलाई मात्र यस्तो हो कि कुदरतीको जातै नहुने हो मलाई मात्र यस्तो हो कि गुन्जिरह्यो अर्पणमा सुरहरू कान्छु तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि सोध्ने